नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी डाक्टर दिनबन्धु शर्माको कथा संग्रह भत्किँदै किल्लाहरू लिएर आइपुगेका छौं गएको दुई साता हामीले भत्किँदै किल्लाहरूबाट यसभित्र संग्रहित कथाहरू सुन्यौं उत्तराधुनिक मान्यता वा धारणामा रहेका कथाहरू यसभित्र संग्रहित छन् आज हामीले डाक्टर दिनबन्धु शर्माको यो संग्रहभित्र संग्रहित पहिलो कथा वाचन गर्दैछौ प्रेम पीडा

मजाको जवानलाई सबैले मन पराउँछन् सोचेको रहेछु भन्नुपर्ने अर्कै रहेछ तिमी पनि हिस्सी परेकी छेउ नि भने वास्तवमा त्यो धाइराको काठ जस्ती र पातली ख्याउटी थिए हो र उसले आफ्नो प्रशंसालाई बलियो तुल्याउन सोधी वास्तवमै मैले हो ढुक्क भए हुन्छ मुद्रा देखाएँ म भोलिपल्ट बिहे हुने नववधूसँग त्यसको भावी रोग्नेले डाकेको भोजमा नृत्य लिला गरिरहेको थिएँ कमसेकम मेरो प्रेमिकासँग तपाईँले नाच्नै पर्छ उसको हुनेवाला लोग्ने वा प्रेमीले दिने गरेको थियो उसकै अगाडि त्यसकै नववधूसँग यो लीला गर्न मलाई लाज लागिरहेको थियो तर नववधूले पनि जुलुमै गरे के तपाईँसँग मसँग नाच्ने कुरा मन परेन अनि त नौठी धरै थिएन तिम्रो दुला निकै राम्रो छ र बुढो पनि देखिँदैन मैले भन्नु पर्यो किनभने त्यो मलाई बुढो र नराम्रो लागेको थियो दुलैभन्दा दोब्बर उमेरकै देखिन्थ्यो तर म खुसी छु उसले भनी उसको वाक्य तरबाट सुरु भएकामा मैले उसलाई सहानुभूतिपूर्ण आँखाले हेरेँ म त्यसको झिनो कमर आफूतिर तान्दै हल्लिरहेको थिएँ पोल्दा पोल्दै उम्केको कालो ठुटो जस्तो त्यसको लोग्नेले चुरोट र रक्सी मात्र तानिरहेको थियो फिलिपिनोहरू नेपाली जस्ता पनि रहेनछन् कुनै कुरामा यसले मलाई आत्मीयता अनुभव गराएको थियो कुनै पनि कार्यक्रम तोकेको समयभन्दा धेरै ढिलो सुरु हुने विशेषता सायद यिनीहरूले नेपालबाटै आयात गरेका थिए दुई घन्टा अघि नै ढिलो भयो भनेर हामी दुई भाइ ट्राइसाइकलमा कुदेरै पुगेका थियौँ गाउँ थियो यो खेतका फाँट र केही रुख भएको अँध्यारो बाटोलाई ट्राइसाइकलको मधुरो बत्तीले चिर्दै हामी त्यस गाउँमा पुग्दा भोजको अत्तोपत्तो थिएन लोर्नालिनले मेरो भाइसँग हात मिलाएर स्वागत गरिन् मैले उनको अर्को हात समाएँ आफू माझमा भएर उनले हामी दुई भाइलाई आफ्नो घरतिर हिँडाइन् भोज हुने घरमा भर्खर डिस्को बत्ती र क्यासेटहरू जोडिँदै थिए लोर्नालिनको घरमा कोठा थिएनन् काठे काठको एउटा चिटिक्क सानो घर एउटै कोठा पसल राख्ने घुम्ती जस्तो जसरी भए पनि हाम्रो आमैले हामी सातजनालाई यसैमा पाउनुभयो अझै पाउँदै हुनुहुन्छ लोर्नालिनले हाँसो उठाइन् पिँढीमा एउटा बेन्च राखेको थियो हामी त्यसैमा बसेर इसाई देवी देवताका तस्विरहरू हेर्दै गन्दै गरिरहेका थियौँ के हुने यी खानेकुराहरू मेरो हिन्दू थुतुनो गाईको मासु पर्ने हो कि भनेर थरथर कामिरहेको थियो केक मिठाई गोरुको मासु कुकुरको मासु तारेको मुलाको अचार र यो भात लोनालिनले व्यञ्जन परिचय प्रस्तुत गरिन् अनि हाँसिन् पनि अनि यो चाहिँ कालो न कालो थुप्रो देखाएर मैले सोधेँ यो सुँगुरको आन्द्रो र काँचो केराको मिक्स यो निकै मिठो परिकार हो कसरी खाने मेरो पेटभन्दा अलिकति माथिदेखि मुखसम्म सरसरी र उल्टी हुने डर बढिरहेको थियो क्या आपत म रामोतिर फर्केँ सुँगुरको आन्द्रो थालको छेउमा अलिकति राख्यो उसले शरीरभरि जुरुङ्ग काँडाहरू उठे बिफ र डग हामी खाँदैनौँ क्षमा गर्नुहोला भाइले मुख फोर्यो टाउकाबाट अलिकति जाँतो हट्यो गुलिए गुलियो अचार र केकसँग बलैले ठेलेर एक गाँस भातभित्र ठेलियो र भनियो मसर्रफ ज्यादै मिठो अत्यन्त भीषण पश्चिमी सङ्गीतमा नाच सुरु भयो म कुर्सीमा थिएँ रामु लोर्नालिनको पातलो हात समाएर हल्लिसकेको थियो छेउछाउबाट म नाच्न नउठेकोमा विद्रोह पनि सुरु भइसकेको थियो नाच्नुपर्छ नाच्नु त पर्छ नाच्नै पर्छ रामीले समेत बीचबीचमा आएर मेरो खेदो गर्न थाल्यो नाच समुद्र हेरे रामु लोर्नालिन दुला दुलै दाँत सबै फुक्लिसकेको लोर्नालिनको बुढो बाबु र उनकी आमा सबै त्यही समुद्रमा छाल चाहिँ तरङ्गिएका थिए एक लज्जाम परित्यज्य सर्वत्र विजयी भवेत भन्ने पङ्क्ति एकछिन मन्त्र मानेर जपेँ मैले तर लज्जाको परित्याग हुन सकेन यस्तैमा मलाई एउटा तरुणीले पछाडिबाट ल्याएर रातो झोल दिए के ल्याउनु भयो मैले सोधेँ तरुणी मोटी थिए तर राम्री पनि थिए यो लाज हटाउने लिकोर हो उसले भने छेउमा रहेको एउटी बुढी मुजा परेका गाला अझै खुम्च्याएर हाँसिरहेकी रहेछन् देखेर हाँसेँ म पनि त्यो सुर्काइ नसक्दै बुढी चाहिँ अर्को गिलास दिइन् उनी अझै हाँसिरहेकी थिइन् ओहो डियर किन यस्तो लोनालिनका बाबामा पनि उही मिसन लिन आइपुगे तपाईँ यिनीसँग नाच्नुहोस् बुढाले आफ्नो बुढी देखाएर मसँग भने अरे शिव लाज गएन मैले भने म यो झोल सिद्धाएर आउँछु गिलास देखाएर भनेको रहेछु तिनी अलिक पिर मानेकी देखिएर फर्किन् अहिले मलाई नाच्न बोलाउने ती बुढियालाई अघि मैले लोर्नालिनसँगै आमा भनेको थिएँ अहिले छाती जोडेर हात समाएर कसरी नाच्नु के गरेको मिस्टर रिन तर मैले सुख पाइनँ लोनालिन नै आइपुगिन् अनि म उठेर लोर्नालिनसँग हल्लिन थालेँ बाजाको ताल फेरि एकछिनका निम्ति थामिएछ लोनालिन राम्रोमा बस्यौँ एकछिनका निम्ति कसै गरी नाच्न उठेको मलाई बाजा र नृत्यको खास ताल थाहा थिएन म लोर्नालिनका अगाडि लाजले झन् भुतुक्क भएको थिएँ सङ्गीत फेरि घन्क्यो लोनालिन र रामुलाई मैले नाच्न पठाइदिएँ हो यति नै बेला हो मलाई दुलादुलै डाक्न आएको र म दुलैसँग नाच्न गएको हाई स्कुल पढ्ने ठिटीदेखि लिएर दन्तविहीन वृद्धाहरूसँग समेत नाच्नु पऱ्यो मैले तर तर मेरो ध्यान सुरुदेखि नै एउटा ठिटीमाथि थियो मेरा सम्पूर्ण इन्द्रियहरू एकीकृत तीव्रताका साथ त्यतिर खिचिएका थिए नाच्दा नाच्दै ममाथि त्यसका धारिला आँखाहरूको प्रहार विशिष्ट शैलीमा परेको थियो त्यसको भङ्गिमाको प्रबलताबाट म बन्धित थिएँ हो त्यसलाई मैले मेरी नायिका भनेको छु जति लाजले मरेको भए पनि त्यसले चाहेकी भए मलाई सुरुमै नचाउन सक्थे म कठपुतली भएर नाच्ने थिएँ त्यसको छाती र पृष्ठभागको बनोट बडो सुडौल र आकर्षक थियो त्यो प्रत्येक नाचको मध्यभागतिर कपडा बदलेर लगाउँथे आँखाहरू नसालु थिए वर्ण गहुँगोरो हुँदा सुन्दरता झन् दुई गुणित भएको थियो त्यो अलि स्वाभिमानी र एक्लै नाच्न पनि रुचाउने कुशल नृत्याङ्गना थिए अहिले उसले छातीदेखि तल मात्र हुने तर नाभी स्थल देखिने छोटो ब्लाउज र पेन्ट लगाएकी थिए बीचमा अवकाश हुँदा ऊ चुरोट पिउँथे र बडो निर्धक्क धुवा गोलो पारेर उडाउँथे नाच्दै उठ्ने र नाच्दै बस्ने गर्दा उसको शारीरिक संरचना नाग झैँ सर्वलाएको प्रतीत हुन्थ्यो मलाई लज्जा हराउन तलबेले अब लट्ठाइसकेको थियो म चाहन्थेँ यो उग्र कामिनी नागिनले मलाई डसोस् हो सायद म उसको शिकार हुन चाहन्थेँ हेलो आफूतिर हेरिरहेको मलाई उसले तिनै रागायुक्त आँखाले बोलाए म बल्छीको माछो चाहिँ उसको अँगालामा पुगेँ हाई मेरा हात समाई उसले उसका हातमा समेत कामनमा चढेको प्रष्ट थाहा पाउँथेँ म बिजुली चाहिँ चम्किरहेका त्यसका आँखा मेरो शरीरका जुन जुन भागहरूमा पुग्थे त्यही भागमा कामको उग्र प्रक्षेपण भएको अनुभव गर्थे प्रचण्ड कामिनीको तीव्र प्रभावले म लाजमुक्त भएर थरथराउन थालेको थिएँ तिमी साह्रै राम्री केटी हौ म तिमीलाई प्रेम गर्छु श्याम नाच्दा नाच्दै कम्मर आफूसँग जोडेर मैले आफ्नै नायिकासँग भनेको थिएँ मलाई आश्चर्य लाग्यो मैले यसो भन्दा ऊ दुवै हातले मुख छोपेर हाँसेँ यो कुरा उसको स्वभाव अलि भिन्न थियो तर पनि उसको लज्जावती रूप त झन् विघ्न चित्ताकर्षक पो देखियो दुलै अहिले आफ्नै कालो ठुटोसँग हल्लिरहेकी थिए रामुले पनि अर्की नयाँ ठिटी समाएको थियो आफ्नै देशको ठिटोसँग नाचिरहेकी लोर्नालिन मलाई हेरेर मुसुक्क हाँसिन् तपाईँ त राम्रो नाच्नु हुँदो रहेछ त्यसै लाज मानेर निकै नाच्न सिपालु भन्ने क्याप्टेन किश्वासनीले पनि आफ्नै लोग्नेसँग नाच्दा नाच्दै मलाई भने क्रमशः कुशल नर्तकको रूपमा परिचित भएको रहेछु भन्ने मैले थाहा पाएँ यद्यपि नाच्न म अहिले पनि जान्दिनँ भन्ने मेरो धारणा छ अब हामी जानुपर्छ तपाईँहरूसँग गाडी छ रामुको साथी क्याप्टेन र उसकी स्वास्नीले नाच्न छोडेर मलाई सोधे गाडी त छैन मैले भने वास्तवमा मलाई घर फर्कन मन लागेको रहेनछ किनभने रात बाँकी थियो नाच बाँकी थियो र मेरी नायिका नाचिरहेकी थिए तर हामी जानुपर्छ रामुले घोषणा गर्यो अथवा लाठो नै बजार्यो सबैसँग बिदाबारी हुने बेलामा लिनले मुन्टो ठाडो बनाएर हाँस्दै भनिन् मिस्टर रिन तपाईँ त नाच्न जान्दिनँ भन्नुहुन्थ्यो तर त्यो हिँजडासँग कति राम्रो नाच्नु भयो होइन राम हामीलाई कस्तो खुसी लाग्यो हजुर मलाई झनन्न रिङ्गटा लागे चाहिँ भयो को हिँजडा त्यही क्या लिनले मेरो नायिकालाई देखाइन् मैले आफ्नो हातको बुढियाउलाई टोकेँ नायिका अझै भनौँ अद्भुत शैलीमा नाच्दै मलाई निम्ताइरहेकी थिए हामी क्याप्टेनको गाडीमा घर आइपुग्यौँ म बाटोभरि बोलिनँ राति निद्रा लागेन म लोरानीले देखाएको हिँजडासँग तर्सिरहेको छु तर म लोनालीले थाहा दिनुभन्दा अगाडिकी नायिकाको प्रेमबाट पनि त मुक्त हुन सकिरहेको छैन श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथा डाक्टर दिनबन्धु शर्माको कथा प्रेम पीडा हो हामीले यो कथा उहाँको भत्किँदै किल्लाहरू कथा संग्रहबाट लिएका हौं यसै सङ्ग्रहभित्र संग्रहित अर्को कथा अब वाचन हुन्छ शीर्षक छ फूल फूल क्रमशः कोपिलाबाट प्रस्फुटित हुँदैछ यौवन वरिपरि झारपात कोडिएर मलचलले सन्तृप्त फूल तर यौवनजन्य तृष्णाहरूको आरम्भ रोकिँदैन अब यसमाथि भमराहरूको आक्रमण सुरु भएको छ पुष्पाले भने र चिन्तित जस्तै देखिए तर कसो कसो रोमाञ्चित भई फूलको सुन्दरता भमरासँगकै सापेक्षतामा हुन्छ कि जै अनुभूति नै द्वन्दात्मक लाग्छ उसलाई पीडक र रोमाञ्चक हामी खुलस्ते भन्छौँ तपाईँहरूसँग सम्बन्ध चाहन्छौँ खुलस्ते थियो जुङ्गेले लम्बीहरू सबैका जुङ्गा घोप्टा हुन्छन् कि झैँ लागेको तिन तले माइलाबा मोडेल जुङ्गा छोरी सानै छ गमलाको फुल मुसारेर भनेथिन् मम्मी नाम कि आमैले के यो फुल अझै फक्रन बाँकी छ र जुङ्गेले ल्याएको होनहार भनिएको युवकले थियो डाक्टरी पढेको युवा राम्रो थियो कस्तो थियो कुन्नी राम्रो माने पुष्पाले बाबुआमाले पनि दुरुस्तै पुष्पाले चाहिँ मान्ने कुरा सोच्न सकिँदैन तर युवक शुष्क लागेथ्यो आमा चाहिँको निम्ति आमा स्वयंको उमेर पनि अब शुष्कताको हो तर पुष्पा चाहिँ बालुबाट तेल निकाल्न पनि सक्छ यो त आधा मात्रै पुरै फक्रेपछि यसको सुन्दरता दोब्बर थपिन्छ बाबुचाहिँले चस्मा मिलाएर गमलामा हेर्दै भने टिप्ने चढाउने समय प्रशस्त बाँकी छ भने जस्तो एउटा फुलमा सारा बगैँचा खोज्नुपर्ने सबै सप्रँदैनन् के कसो हुन्छ कुनै कोपिलामै सुक्छन् कुनै बाढबाट उठ्दैनन् कुनैको रङ नै खुल्दैन साँच्ची कुन रङ राम्रो हो आमालाई रातो राम्रो हो बुबालाई चाहिँ गेरु राम्रो लाग्न थालेको छ पहिलामा रातो मिसिएर चमक्क भइदिए राम्रो लाग्ने पुष्पालाई राम्रो कहाँ छ रङमा मान्छेभित्र तर भमराहरू सबै रङका फुलका हुन्छन् पुष्पा एउटै सन्तति हो बाबामाको सम्पूर्ण सृष्टिमाथिको मोह केन्द्रित भएको छ पुष्पामाथि यही एउटा फुल राम्रै फक्रोस् चढाउने हतार किन बाबुको प्रश्नसूचक भङ्गीमाको उत्तर दिएको लागि थियो आमाले आमै गमलामा पानी खनाउँदै थिएन मधुकुप टन्न भरि नै पाएको छैन माउरीहरू मात्रै कति बिग्न गमलाको वरिपरि हात फैलान् उनले बाँच्न पनि बढी टाढा पुग्दा असुरक्षाको आशंका त्यो चाहिँ ठिटोलाई त हुँदैन र इन्जिनियर भइसकेछ बाबु चाहिँ आजभोलि यस्तो कुरा बढी नै गर्न थालेका छन् आमासँग पुष्पाको कानमा कोठैभित्र पुग्छ यस्तो वाक्य सेतो भित्तामा ट्युबलाइट उज्यालो भएर पोखिरहेछ उज्याला भावनाहरू होइन के भएको छ त्यस्तो छिप्पिएकालाई मान्छे अलिकति व्यवस्थित भइसक्दा छिप्पिसकेको हुन्छ जो छिप्पिएको हुँदैन त्यो अल्लाहारी हुन्छ भाग्य आफै आउँछ हतारोले हुन्छ भाग्य आएर फुत्कन पनि सक्छ भनेको मैले मैले नरोक्या भए तपाईँले त्यो फुल पनि उहिले देवतालाई चढिसक्नुहुन्थ्यो अहिले गमला रित्तै हुन्थ्यो हतारो मात्र गर्ने अगतिलो बानी तर पुष्पालाई यो बानी त्यति अगतिलो लाग्दैन आजभोलि मा दा पा दा पा फुल त अब पुरै फक्रिसकेको भनेर छोरीले भनेकी थिए बाबुले छोरीको कोठाको ढोकैमाथि हालसाले राखेको अङ्ग्रेजी नायकको तस्बिर देखेर भने त्यसलाई के थाहा छ छोरीको कोठाभित्र साँच छेपिसक्दा सिनेमा जस्तै सुरु हुन्छ अङ्ग्रेजी स्वर सुनिन थाल्छ आजभोलि अङ्ग्रेजी अनिवार्य भएको छ एउटा फेसनमा सुत्न गएको मान्छे बिहान ओछ्यानबाट निक्लँदा अर्को फेसनमा देखिन्छ सुत्दा भन्दा सडकमा निक्लँदा कपडा कम चाहिन्छ फिल्मी जादु यौवनबाट वृद्धत्वमा प्रवेश गर्ने जीवनको संक्रमणकाल पनि दबिन्छ चापै चापहरूले इतिहासको जिम्मेवारीको गरुङ्गो वर्तमानमा बोकिने रथको गरुङ्गो र रथ दुर्घटित नभइकन पारी पुगोस् भन्ने सावधानीको भाविष्यिक गरुङ्गो यी गरुङ्गै गरुङ्गाहरू बोकेर पनि हलुको देखिनुपर्ने स्थिति झन गरुङ्गो हरिमानले छोरीको बिहे ढिले गरेर पनि राम्रो ठाउँमा गर्यो रे राम्रो ठाउँ धेरैले भन्छन् भनेर भनेको हरिमानकी छोरी पनि राम्रो भएको गर्छ कस्तो सजिलै पाएथ्यो केटो लागेथ्यो उसको पालामा हरिमानलाई कस्तो लागेथ्यो थियो कुन्नी पुष्पाका बाबुलाई यत्रो जाँतो भएर थाप्लामाथि बस्छ एउटै समस्या पनि आफ्नो र अरूको फरक हुन्छ वास्तवमा फरक हुन्छ समस्या बोक्नेसँगको सापेक्षताले यसको तौल थाहा भएन आइन्स्टाइनको सिद्धान्त बाधकको कि सहयोग यहाँ समस्याले पनि ढिला गर्छ एकांश पानी हालिस् फुलमा हाल्छु अरे एउटा जाब फुल पनि कस्तो माया साहेबनीलाई कान्छो गमला घाममा लिएर निक्लन्छ के भन्छ यो एउटै भएर त हुन्छ नि बढी माया मन एउटै छु हजुर कान्छो मोरो आँखा झिम्क्याउँछ एक्लै पुष्प झ्याल खोल्छे एयरपोर्टका राता चम्किला आज एउटा जहाज अवतरित हुन्छ जहाजबाट ओरिने मान्छेहरू देख्न सकिँदैन टाढाले र रातले पनि तर काल्पनिक यात्रीहरू देख्न सकिन्छ देवदूतहरू चाहिँ आकाशबाट अवतरित ब्रिफकेस सुटकेस र क्यारियर गाडाहरू आँखाहरू चस्माहरू सुकिला सुकिलाहरू वैंस्काहरू पुरुषहरू पौरुषेय शरीरहरू तर बिउजनुपर्छ युवतीले आफ्नो एक्लो यथार्थमा झ्यालबन्द गर्छ भित्रैभित्र उज्यालो घुम्छ गोलिएर होइन वर्गीकृत भएर कोठाको आकार लिएर बाहिर छेकिन्छ दराजको ऐनामा उभिन्छे ऊ आफ्ना विशेषताहरूद्वारा ढाकिएकी भौतिक आध्यात्मिक र मानसिक विशेषताहरूले ढाकेछन् उसलाई ऊ आफूलाई खोज्न सक्छ र आफूभित्रको जीव हेर्न चाहन्छे तर आफूभित्रका आगाका लप्काहरू अनुभव गर्छे र बास्पित अनुभव गर्छे आफ्नो वातावरण के ऊ वास्तविक बाँचेकी छे के कोही वास्तविक बाँचेको छ सुस्त सुस्त ऊ आफ्नो शरीरमा लास देख्न थाल्छ वास्तविक जीवन खोज्दा लास भेटिन सक्छ गराउन सक्छ यो लास सबै सबै लासहरू यसैको निमित्त प्रतीक्षित छ राजकुमार राजकुमार एउटा लास यो वैराग्य एकछिन रिङ्गेर निक्लन्छ कोठाबाट अनि फेरि सनै सनै लालीमा देख्छ ऊ आफ्नो शरीरमा उसको अग्निकुण्डमा आगो भेटिन्छ र क्रमशः प्रज्वलित हुन्छ उसका बाबुआमाहरू कतिवटा कामदेवहरू निषेधित गरिरहन्छन् कसरी सम्भव छ रथीबाट कामदेव तिरस्कृत भइरहन निश्चय जति सबै पाखण्डहरू आत्मप्रवञ्चनाहरू लीलाहरू नाटकहरू बिहान एउटा छाया निक्लिन्छ पुष्पाको कोठाबाट को छाया कान्छो कान्छो हुनु सबभन्दा अनुकूल सम्भावना हो को सोच्छिन आमै छाया हराउँछ भुइँतालातिर आमैको मन सरङ्ग हुन्छ उनी बाहुन्न हुँदै गमलामा पुग्छ फुल किन न्युरी मुन्टा परेर झोक्राएको छ के भएको गमलाभरि फुलका पत्र पत्रहरू फुल आफूतिर फर्काएर हेर्छिन् उनी बताभुङ्ग ए यसको मधुकोपमा त बारुलो गाडिएको छ के यो फुल पुरै फक्रेको थियो थियो सायद थिएन भन्ने भ्रान्ति मात्र हिजो फूल फक्रेको किन आज मात्र थाहा हुने वास्तवमा फूल कस्तो थियो राखिएर थाहा भएन प्रेमको जालाले धेरै थोक्का गनिन सकिनु जालाहरूले उनी थरेर कामेर बस्छिन् लोटामा लगेको पानी पोखिएको छ छेवैको फूलको छोरी सुतिरहेकी हो बाबुको आवाज आमाको कानमा ठोकिरहन्छ श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक फूल हो यसलाई हामीले डाक्टर दिनबन्धु शर्माको कथा संग्रह भत्किँदै किल्लाहरूबाट वाचन गरेर सुनायौं यसभित्रका अरू कथाहरू लिएर केही बेरमा आउनेछौं उज्यालो सुन्दै गर्नुहोला से था कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज डाक्टर दिनबन्धु शर्माको कथा संग्रह भत्किँदै किल्लाहरूभित्र संग्रहित कथाहरू सुनिरहेका छौं डाक्टर दिनबन्धु शर्माको यो कथा संग्रहमा लीला लेखनको बाटो समातेर उत्तराधुनिक मान्यता वा धारणा का आलोकमा रहेका कथाहरू संग्रहित छन् अब हामीले यसै संग्रहबाट वाचन गर्ने कथाको शीर्षक छ नगरवधु پی جیا نہیں लगातार यौन सुखमा प्रयोग भइरहेको थिएँ अझ यसो भनौँ मबाट लगातार शोषण भइरहेको थियो किनभने मलाई मेरो छाप्रो अगाडिबाटै अचेल महललाई पनि छाप्रो भनिन्छ सडकबाटै अपहरण गरिएको थियो त्यति प्रष्ट सम्झना त होइन तर मेरो यस्तो मान्यता छ मलाई उसको यो क्रूर कार्य सुरुमा निकै त्रासद लागेको भए तापनि उसको आवाजमा मेरो भयलाई बिस्तारै मत्थर पार्न सक्ने सम्मोहक मधुरता थियो यहाँ थियो भन्नुको अर्थ मलाई यस्तो लागेको थियो भनेको हो भन्ने बुझियोस् र अब उपरान्त यहाँ प्रयोग गरेका निर्णायक क्रियापदहरूको अर्थ पनि अनिर्णायक वा सन्देहास्पद मान्न सकिन्छ भन्ने बुझियोस् और केही अगाडि मात्र यद्यपि मेरो अपहरण भएको थियो तर त्यसले भनी म हजुरको सेवा गर्न चाहन्छु म त तिमीलाई चिन्दिनँ मैले विस्मित भएको अभिनयमा भने तर म तपाईँलाई चिन्दछु कसरी म को हुँ म को हुँ भनेर मैले उसलाई प्रश्न गरेको हुनुपर्छ तर वास्तवमा मैले आफैलाई पनि यो प्रश्न गर्न सक्थेँ उसले मधुर बोलीसहित गाडीभित्र कुनै जोस सर्बत आदि खुवाएकी थिए कि भन्ने मेरो अनुमान छ अहिले त्यही मानौ उसले दिएको अमृत तुल्य जुस खाँदै उसकै गाडीमा म त्यो अपहरणकर्तृसँग लठारिन थालेको थिएँ ऊ गाडी हाँकिरहेकी थिए तर म कुन्नी किन विरोध गरिरहेको थिएन तपाईँहरू र म पनि यस्तो अड्कल गर्न त सकिहाल्छौँ जस्तै एक उसको बोलीले म लट्ठिएको थिएँ दुई उसले दिएको जुस नामक पेयले म लट्ठिएको थिएँ तिन उसको मनमोहक रूपले म लट्ठिएको थिएँ आदि आदि मलाई यस्तो पनि हुनसक्छ भन्ने लागेको थिएन पटक्कै थिएन यो के भएको बन्द चारैतिर अँध्यारो कोठालाई मधुरो बल्बको उज्यालाले दिउँसै रात जस्तै बनाइदिएको थियो पूर्वतिर सानो झ्याल राखेर मैलो वा मैलो रङको पर्दा पनि राखिएको थियो एउटा खाटमा बिस्तरा थियो र खाटको छेउमा टाँसेर एउटा प्लास्टिकको कुर्ची राखिएको थियो त्यसै कुर्चीमा उस्काएर मेरा कपडा लुटपुटिएका थिए कपडाहरू सबै कुर्चीमा लुटपुट्याएपछि उरोमा कस्ता थियौँ यो त भन्नु नपर्ला तर पक्नुहोस् फेरि तपाईँहरू दुईवटा भ्यागुता रुबिएको कल्पना गरिहाल्नुहोला उसले मलाई कुकुर जस्तो बनाएकी थिए किनभने ऊ कुकुरनी मुद्रामा थिए उसलाई यस क्रियामा बडो जोडसँग आनन्दानुभूतिको ध्वनि निकाल्नुपर्छ भन्ने राम्रै थाहा थियो के यो यौन समागमको अवधि निकै लामो भएको म यस्तै केही सोचिरहेको थिएँ साथसाथै मलाई यसरी महिलाले नै अपहरण गरेर आफूलाई यस्तो कार्यमा संलग्न गराएको यो पहिलो विस्मयकारी अनुभव भइरहेको बारेमा पनि सोचिरहेको थिएँ तिमीले यस्तो गर्न मलाई यहाँ ल्यायो त्यसले भने उसको यो उच्चारण अत्यन्त स्वाभाविक ध्वनिमा आइरहेको थियो तर तपाईँहरूलाई थाहै छ म आश्चर्यचकित थिएँ आफैले मलाई अपहरण गरेको होइन र कस्तो गजब केटी रहेछ भन्दै मैले फेरि भने म हजुरको सेवा गर्न चाहन्छु भनेर तिमीले मलाई अपहरण गर्यौ अनि अहिले मलाई उल्टो अभियोग लगाउँदैछौ यस सम्भोग कार्यको शुल्क तिर्न गाह्रो लागेर भनौँ न त्यो शुल्क मलाई तिराउन यस्तो कुरा गरे कि औली यसो भन्दा ऊ खेतीतिता हाँसेर भने यहाँ त्यस्तो शुष्कको कुरा कसले गरेको छ र उसको हाँसो यस्तो मातक लाग्यो कि अब यसलाई के भन्ने शास्त्रीय भाषामै भनौँ न मेरो मन शरीर इन्द्रिय सबैमा विद्युत तरङ्ग जस्तो पैदा भएर अद्भुत रोमाञ्च पनि भयो कतिखेर त यी सबै ससाना घटनाहरू दुई पत्र सपनामा भएका त होइनन् भन्ने जस्तो लाग्थ्यो जस्तो हुन्छ नि सपनाबाट बिउजै भनेको पनि सपनामै हेर्नुहोस् अपहरण पनि अनेक किसिमका हुन सक्छन् अब भिन्न आसन भिन्न मुद्रामा टोडाल बनाएर ऊ बोलिरहेकी थिए हुन त म एउटी नगरबधु नै हुँ तपाईँ जस्ता अनेक पुरुष महिला र तेस्रो लिङ्गीहरूसँग समेत मैले टुँडाल क्रियाको भरपूर आनन्द लिएकी छु तीमध्ये कतिपय स्मरणीय पनि भएका छन् तर जब मैले तपाईँलाई देखेँ मेरो सम्पूर्ण काम अस्तित्व तपाईँले अपहरण गरिदिनु भयो शास्त्रीय भाषामा भनौँ न म काम मोहित भएँ र यो कार्य गर्न बाध्य भएँ यसलाई मैले तपाईँले गरेको अपहरण मानेकी छु अहिले ऊ चुप लागेर चुरोट तानिरहेको छ म आइस राखेर हुस्की तानिरहेको छु उसको चुरोटको गन्ध मेरो हुस्कीको गन्ध र हामी दुवैको यति बेरको सङ्घर्षबाट उत्पन्न काममय गन्धको फ्युजन भएर अनौठो गन्धको निर्माण भएको छ यस्तो मलाई लागेको छ आफ्नो मांसल नग्न शरीरप्रति उसको निरपेक्षता अथवा भनौँ न निर्लजता देखेर पनि मलाई ससानो आश्चर्य नै लागेको छ मैले आफ्नो टाउको हल्लाएर आफ्नो नसा झार्न खोजेँ त्यसरी झर्ने नसा भए पो म यथातथ्य के हो सबै कुरा ठम्याउन सकिरहेको छैन मलाई नसाले यस्तो बनाएको हो वा यो कुनै किचकन्नी हो अथवा दुवै कुरो हो मलाई यस्ता कुरामा विश्वास त छैन भन्ने गरेको छु तर एकपल्ट उसका पैतालाई हेर्दा के बिग्रन्छ हेर्छु सुल्टै छन् मेरो जन्म पूर्वी पहाडको एउटा अत्यन्त सुसंस्कृत परिवारमा भएको हो एकादेशमा भने चाहिँ उसले कथा हाल्न थाले जस्तो लाग्यो अहिले उसको स्वरले खस्रो सुने यस्तो परिवारमा तपाईँलाई थाहै होला दायाँ बायाँ डुल्न घुम्न धेरै इत्तरिन पौडी खेल्न कुनै अपरिचितसँग हुन्छ नि कुनै किसिमको निकटता देखाउन आदि सबै वर्जित थिए मलाई रामायण महाभारत पढ्नुपर्छ भन्ने अर्थी उपदेश दिन्थ्यो स्वाभाविक छ राम सीता उर्मिला आदि पात्रको जस्तो मेरो चरित्र एवं व्यवहार होस् भन्ने अपेक्षा राखिन्थ्यो तर मलाई कुन्तीको चरित्रले बेजोड आकर्षित गर्यो कुनै यदुवंशी महाराज सुरसेनकी ज्येष्ठ सुपुत्रीको नाम पृथा थियो सुरसेनका फुपाजु कुन्ती बोझ थिए यी दुई फुपाजु बदाबीच अत्यन्त प्रेमको सम्बन्ध थियो बिचरा कुन्ती बोझ सन्तान थिए सुरसेनले कुन्ती बोझलाई आफ्नो प्रथम कन्या धर्मपुत्रीको रूपमा दान गरेका थिए तिनै पृथालाई पछि कुन्ती भनियो अर्थात् सुरसेन र कुन्ती बोझ दुवैतिरबाट कुन्ती उच्च कुलिन्थिन् महाराज कुन्ती बोझको समूहक दरबारमा मानौ कामदेवको स्थायी बसोबास थियो नानी सुसारे पटरानी महारानी भान्से माली सबैलाई कामदेवले सताइरहेको आभास हुन्थ्यो अवाञ्छित भनिएका दृश्यहरू यत्रतत्र देख्न पाइन्थ्यो यस वातावरणमा छटपटिएकी सुन्दरी किशोरी कुन्तीले सूर्यनारायण नामको ठिटोलाई आफ्नै कक्षमा डाकेर यौन क्रिया सम्पन्न गरिन् विवाहित भइसकेपछि उनको यो उन्माद रोकिनुपर्ने हो भन्ने मानिन्छ तर यस्तो भएन उनले विवाहपछि अझै यस कार्यलाई तीव्रता दिइन् सुरुमा त मलाई कुन्तीको यस कामको यौन सन्तुष्टिसँग सम्बन्धित पक्षले ताप जरो उठाइदियो आफूले कुन्ती वा उनका ठिटाहरूले जस्तो गर्न नसकेकोमा पीडा अनुभव भइरह्यो पछि मात्र मलाई थाहा भयो उनीहरूको त्यस कार्यको वैयक्तिक शारीरिक सन्तुष्टिसँग सम्बन्धित महत्व बाहेक हस्तिनापुरको भावी राजनीतिक उद्देश्य प्राप्तिसँग सम्बन्धित झन् ठूलो महत्व पो रहेछ त्यो यौनको उच्च राजनीतिक उपयोग थियो अनि त म यस सम्भोग कार्यका बहुआयामिक फाइदाहरूसँग परिचित हुँदै गएँ यो जस्तो बहुफाइदाकारी तत्त्वहरू कुनै छैन भन्ने कुरामा म ढुक्क भएँ अनि त यो मेरो मुख्य वृत्ति बन्यो यद्यपि यो साधनकै तहमा छ यस्तो लामो पुराण मलाई किन सुनाउनु पर्यो र मैले झर्को माने चाहिँ गरी भने तिमी बौद्धिक देखिन्छौ तर काम चाहिँ यस्तो किन गर्छौ किन र बौद्धिकतासँग यौनको कुनै शत्रुता छैन बरु अल्पबुद्धि भएकाहरू यौन व्यापारलाई व्यक्तिगत क्रियाकलापको रूपमा मात्र हेर्छन् तर बौद्धिकतालाई यसको व्यक्तिगत सामाजिक राष्ट्रिय आदि बहुगुणकारी फाइदा थाहा हुन्छ अब उठौँ म जुरुक्क उठेँ किन तपाईँलाई यस कार्यको मोटो ज्याला दिन बाँकी नै छ त्यसभन्दा अगाडि समलिङ्गी मैथुनबाट पनि तृप्ति गरौँ कि ए भगवान् के भनेको म पुनः चकित भएँ तपाईँलाई मैले तन मन र धनले अर्थात् कुनै पनि तरले सन्तुष्ट पार्नुपर्छ उसले भने समलिङ्गी मैथुनमा तपाईँको रुचि छैन ऊ आँखा झिम्काएर मुसुक्क हाँसिरहेकी थिए त्यस्तो कहाँ कसरी सम्भव छ मैले भने अर्थात् तिमी महिला छौ र म पुरुष छु उखिती तित्य हाँसी उही मनमोहक किचकन्य आँसो उसले भनी भनिन्छ बेलायतको संसदले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन सक्दैन तर हामी यस मामिलामा बेलायतभन्दा अलि अग्रगामी छौँ अनि उसले आफ्नो नाङ्गो शरीरबाट कपडा छोडाए चाहिँ अझ यसो भनौँ न केराको बोक्रा छोडाए चाहिँ बाहिरी एक पत्र माथिदेखि तलसम्म छोडाए अनुहार र शिरबाट पनि लामो सहितको बोक्रो छोडाए अनुमान गर्नुहोस् म कस्तो उद्योगको स्थितिमा पुग्ने होला मेरै अगाडिको दृश्य अब यस्तो थियो एक ऊ अब युवती होइन पुरुष थियो दुई उसको कपाल छोटो थियो तीन उसका तिलचाम्ले जुङ्गा मोटा थिए चार उसको छातीमा जिङ्रिङ रौँ थिए पाँच उसको हतियार लामो धारिलो र उत्थित अवस्थामा थियो अब तपाईँले सधैँ देखेको तर अहिले कल्पना गर्न नभएको कुरा पनि यहाँ थियो छ ऊ गरिमामय संसदमा प्रधानमन्त्रीको उम्मेद्वार थियो के खासमा उसको जन्म पुरुषकै रूपमा भएको थियो त यस कथालाई यहीँ सकेको भए पनि हुन्थ्यो तर अलिकति बाँकी कुरा पनि भनिहालौँ किनभने फेरि तपाईँहरू मलाई आफ्नो कुरा लुकायो भन्नुहोला मलाई डर लाग्नुको सट्टा अब रमाइलो लागिरहेको थियो अनि अर्को आश्चर्य सुरु भयो किनभने उसले मेरो शरीरबाट पनि बोक्रा छोडाउन सुरु गर्यो एक मेरो दोस्रो पत्र पनि पुरुष नै थियो दुई मलाई आफ्नो दोस्रो पत्र मन पर्यो तिन म कुनै सर्वसाधारण जनता नामको प्राणी थिएन चार म सांसद थिएँ र उसको विरोधी नै थिएँ केही अघिसम्म भनौँ न यो थियो नगरबधु कथाको वाचन डाक्टर दिनबन्धु शर्माको यो कथा हामीले उहाँको कथा संग्रह भत्किँदै किल्लाहरूबाट लिएका थियौँ आजको श्रुति सम्वेकमा हामीले भत्किँदै किल्लाहरूभित्र संग्रहित तीनवटा कथाको वाचन सुन्यौँ गएका तीन हप्तादेखि हामीले मंगलबारको श्रुति सम्वेकमा भत्किँदै किल्लाहरूका कथाहरू सुन्यौँ र आजदेखि हामीले यसलाई पूरा गरेका छौँ अर्को साता हामी अर्को कुनै गद्दी लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत किमिरी बिदा चाहन्छौ नमस्कार शुभरात्री